सृजनाका लहरहरू अनलाइन रेडियो कार्यक्रम सिर्जनाका लहरहरू विश्व नेपाली साहित्यमा महासङ्घ शाखा साउदी अरेबियाको प्रस्तुति कार्यक्रम सिर्जनाका लहरहरू पानीमा आगो लगाउ त गजल भइदिन्छ पानीमा आगो लगाउ त गजल भइदिन्छ आगोमा फुल फुलाउ त गजल भइदिन्छ शब्द आगो हो हिउँ हो अनि फुल पनि शब्द आगो हो हिउँ हो अनि फुल पनि बुझेर हात बढाउ त गजल भइदिन्छ पानीमा आगो लगाउ त गजल भइदिन्छ एकान्तमा बस्दा हिजो आज गजल फुर्दैन एकान्तमा बस्दा हिजो आज गजल फुर्दैन तिमी आएर सताउ त गजल भइदिन्छ पानीमा आगो लगाऊ त गजल भइदिन्छ लुकाइराखेको व्यथा उकुच हुन्छ रे लुकाइराखेको व्यथा उकुच हुन्छ रे कुराको गाँठो फुकाउ त गजल भइदिन्छ पानीमा आगो लगाऊ त गजल भइदिन्छ आगोमा फुल फुलाउ त गजल भइदिन्छ नमस्कार अनि साहित्यिक अभिवादन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 वरवरा आफ्नै रहेछ उतिखेर चिन्न सकिएन आफ्नै रहेछ उतिखेर चिन्न सकिएन हात समाई तिमीसँगै हिँड्न सकिएन दैवले नै थमाएको आमा न तरैछौ दैवले नै थमाएको आमा न तरैछौ लुटी लग्यो पराईले छिन्न सकिएन आफ्नै रहेछ उतिखेर चिन्न सकिएन धर्म होइन मनमा माया जोखिन्छ भन्थे धर्म होइन मनमा माया जोखिन्छ भन्थे महँगो भो त्यतिखेर किन्न सकिएन आफ्नै रहेछ उतिखेर चिन्न सकिएन मायाजालको बिस्कुन पनि धेरै सुकाइयो मायाजालको बिस्कुन पनि धेरै सुकाइयो पिरतीको घट्टमा नै पिन्न सकिएन आफ्नै रहेछ उतिखेर चिन्न सकिएन माया बनी छायाहरू कति कति आए माया बनी छायाहरू कति कति आए पराईबाट आफ्नै छाया बिन्न सकिएन आफ्नै रहेछ उतिखेर चिन्न सकिएन हात समाई तिमीसँगै हिँड्न सकिएन यी सुन्दर गजलांशहरूका लागि गजलकार गणेश गौतमजीलाई धेरै धेरै धन्यवाद तपाईँको आवाज हाम्रो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 media हाम्रो संसार डट नेट बुढेउलीले छोएछ हिँड्दा हिँड्दै गल्छौ दिदी बुढेउलीले छोएछ हिँड्दा हिँड्दै गल्छौ दिदी धरो धर्म अझै नि त पक्कै दिदी विदेशबाट डलर हप्तै पछि ब्युटी पार्लर विदेशबाट डलर हप्तै पछि ब्युटी पार्लर चाउरिएको गाला कति किरिम दल्छौ दिदी बुढेउलीले छोएछ हिँड्दा हिँड्दै गल्छौ दिदी टाइट प्यान्ट स्कर्ट सोह्र वर्षे कोरली झैँ टाइट प्यान्ट स्कर्ट सोह्र वर्षे कोरली झैँ पारदर्शी दुनियाँमा कतिन्जेला छल्छौ दिदी बुढेउलीले छोएछ हिँड्दा हिँड्दै गल्छौ दिदी परदेशमा भिना राजै होस्टेलमा भान्जा भान्जी परदेशमा भिना राजै होस्टेलमा भान्जा भान्जी सोझा सासु ससुरा छल्नुसम्म छल्छेउ दिदी बुढेउलीले छोएछ हिँड्दा हिँड्दै गल्छेउ दिदी जिरो फिगर बनाउने रे भोक भोकै बसी जिरो फिगर बनाउने रे भोक भोकै बसी होस गर घाटो चक्कर लागि डल्छेउ दिदी बुढेउलीले छोएछ हिँड्दा हिँड्दै गल्छेउ दिदी धरो धर्म अझै नि टपक्कै पोबल्छेउ दिदी अर्जुन छेत्री अनुरागीजीलाई धेरै धेरै धन्यवाद यी सुन्दर गजलाङ्सहरूका लागि बदनाम भय भयमा बिमरे करण ले बर्बाद भयमा बिमरे करण ले बदनाम समाजले औला उठायो आफूलाई निर्दोष देखायो धोकेबाज दोष सबै मलाई लगायो तिमीले बदनाम भएमा तिम्रै कारणले बर्बाद भएमा तिम्रै समाजको तिरस्कार म हिँड्न सकिन ठाडो शिर परेर तिम्रो बेमानी समाजको तिरस्कार म हिँड्न सकिन ठाडो शिर परेर जाउँ म कहाँ बाँचु म कसोरी म कति यी आँसु रहेछ ईश्वर बिरानो भइरहेछ आज ईश्वर बिरानो जन्मिएको गाउँघर बिरानो हुन त पेट यसैले पालेको हुन त पेट यसैले पालेको लाग्छ किन यो सहर बिरानो भइरहेछ आज ईश्वर बिरानो दुःखमै गुज्रियो र जीवन दुःखमै गुज्रियो र जीवन गरायो पीडाले रहर बिरानो भइरहेछ आज ईश्वर बिरानो रात नै प्यारो मलाई किन किन रात नै प्यारो मलाई किन किन देख्छु बिहानी प्रहर बिरानो भइरहेछ आज ईश्वर बिरानो कल्पिन्छु जे जे कल्पनामै सीमित कल्पिन्छु जे जे कल्पनामै सीमित हुन्छ विकल्पको ठहर बिरानो भइरहेछ आज ईश्वर बिरानो जन्मिएको गाउँ घर बिरानो कमल जलन आँसुजीलाई धेरै धेरै धन्यवाद यी सुन्दर गजलांशहरूका लागि आदरणीय श्रोता मित्र अब म खोतल्ने तर्खरमा छु यहाँहरूकै चिठी पत्रको पोको हामीलाई हाम्रो इमेल इन्फो एट सिर्जनाका लहराहरू डट कम मार्फत आफ्ना प्रतिक्रियाहरू पठाउनु हुने श्रोताहरू हुनुहुन्छ चन्द्र सूर्य थापा प्रताप सिंह ठकुरी गणेश शाही हरिबहादुर थापा विष्णु गिरी विमला देवकोटा अन्जु शर्मा मानबहादुर रोकाय गणेश रोकाय हरिहर केसी कृष्णा केसी राजु पन्त जानुका पन्त र आशिका अधिकारी हामीलाई इमेल मार्फत आफ्ना रचनात्मक प्रतिक्रियाहरू पठाउनुहुने सबै श्रोता मित्रहरूलाई धेरै धेरै धन्यवाद कार्यक्रम सुनिदिनुहुने तपाईँहरूलाई साहित्यिक सलाम आदरणीय श्रोता मित्र यहाँहरूले हाम्रो website W W W dot सृजनाका लहरहरू डट कममा अनलाइन रेडियो कार्यक्रम सृजनाका लहरहरू कथानक कार्यक्रम शब्द गुच्छाको साथै रेडियो राजधानीको कार्यक्रम स्पन्दन को समाचार मूलक कार्यक्रम हाम्रो आवाज उज्यालो नाइन्टी एफएमको कार्यक्रम बुलबुल सुन्न सक्नुहुनेछ भने साहित्य सूचना र समाचार पढ्न सक्नुहुनेछ साथमा रोचक जानकारीहरू त छँदैछन् लगन गर्नुहोस् डब्लु डब्लु डब्लु डट सृजनाका लहरहरू डट कम तिम्रा पापी वचनाले जल्यो मेरो मन तिम्रा पापी वचनाले जल्यो मेरो मन बालापन उमेरमै ढल्यो मेरो मन वर्षेझरी साउनाको बग्यो आँखाबाट वर्षे जरी सामुनाको बग्यो आँखाबाट पिडालुको पात जस्तै गल्यो मेरो मन तिम्रा पापी वचनाले जल्यो मेरो मन जब लुक्यौ पराईको घुम्टोभित्र तिमी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 रूपमा अगाडि बढ्ने कुरामा दुई मत छैन श्रोता मित्र सदाझै यो साङ्गीतिक कोसेलीसँगै म कार्यक्रम प्रस्तुता खगेन्द्र अधिकारी अमृत कार्यक्रम उत्पादक कुमार यात्रीका साथ सहकर्मी मित्र सागर श्रेष्ठलाई पनि बिदा दिनुहोस् आउँदा जाँदा लाउला पिरती जदौ